नमस्कार रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्चमा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि श्रोता सुरु भइसकेको छ सधैँ चाहिँ कार्यक्रम मुक्तक माला लिएर मदन भण्डारी उपस्थित भइसकेको छु मलाई प्रविधि समेसनमा सधैँ चाहिँ देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ एघार बजीसम्म तपाईँ समक्ष हामी रहनेछौँ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा अहिले पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर डब्लु डब्लु डब्लु डट लगअन गरेर साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई सुन्न सक्नुहुन्छ किन तिम्रो आँखा मेरो आँखासँग जुधेर झुक्छ आह किन तिम्रो आँखा मेरो आँखासँग जुधेर झुक्छ किन तिम्रो पाउ मलाई देखेर रुक्छ प्रेमको अङ्कुर मनमा नपलाएको भए किन तिम्रो मुहार आज शर्माएर लुक्छ यो प्रश्न मुक्तकमा वरिष्ठ मुक्तकार रत्न शमशेर थापाजीको काठमाडौँ उहाँको घर हो मसँग मुक्तकार रत्न शमशेर थापाजीको नै अर्को एउटा मुक्तक रहेको छ दुष्ट राहुको त्यहाँ अटुट पालो छ दुष्ट राहुको त्यहाँ अटुट पालो छ त्यसैले बिचरा चन्द्रको माझ कालो छ एक जुग भितेर पनि खाटा जम्न नसकेको यो हृदयभित्र घाउ अझै आलो छ आजको मुक्तक मालाको यो बसाइमा श्रोता वरिष्ठ मुक्तकार रत्न शमशेर थापाजीका यिनै मनसुने मुक्त खराबहरूसँगै मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो बसाइमा मुक्तक मालालाई केही समय अघि र भर्खरै प्राप्त केही मुक्तक संग्रहभित्रबाट मुक्तक लिनेछु र सँगसँगै तपाईँहरूले नै पठाउनु भएका मुक्तक आलो पालो जोड्नेछु कार्यक्रममा मुक्तकको स्वाद बडो मिठो बाणो लागेको छ मलाई र तपाईँ पनि मुक्तकको स्वाद लिनको लागि हामीलाई सुनिरहनु भएको हुनुपर्छ भन्ने लागेको छ मलाई कार्यक्रमको शुभारम्भमा मैले लिएको मुक्तक वरिष्ठ मुक्तकार रत्न शमशेर थापाजीको मुक्तक मुक्तक सागर साहित्यिक त्रैमासिक मुक्तक पत्रिकाबाट लिएको हुँ म सोही मुक्तक सागर साहित्यिक त्रैमासिक मुक्तक पत्रिकाबाट केही मुक्तक जोड्छु कार्यक्रमको प्रारम्भमा हामी सँगै रहनुहोला मैले भने नि तपाईँहरूले पठाउनु भएको मुक्तक पनि मसँगै छ देश मारा झार बनेर यहाँ बात झाङ्गियो रे देश माराछार बनेर यहाँ बात झाङ्गियो रे तन्त्रको बाना लगाई नेपाल नाङ्गियो रे अनेकौँ बाह्र वर्ष ढुङ्ग्रोमा राख्दा पनि नेता त सोझिएन ढुङ्ग्रो नै भाङ्गियो रे अर्को मुक्तक मैले कार्यक्रममा लिएँ श्रोता यो मुक्तक वरिष्ठ मुक्तकार चेतन कार्कीजीको चेतन कार्कीजीको घर वहाँ टारी फेदी खोला गाउँपालिका दुई सेङ्जा हाल उहाँ जौलाखे ललितपुरमा हुनुहुन्छ अर्को मुक्त कार्यक्रममा म जोडिहाल्छु मसँग मुक्तक छ नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय अध्यक्ष मुक्तकार रामकाजी कोनेजीको श्रम सिप र साधना लाग्छ हृदयको जुहार मलाई श्रम सिप र साधना लाग्छ हृदयको जुहार मलाई लक्ष्यमा प्रष्ट छु चाहिँदैन कसैको हार गुहार मलाई आफन्तबाटै छलिएको एकलव्य जस्तै भएर हो कि उस्तै लाग्छ द्रोणाचार्य र धोका दिने अनुहार मलाई मुक्तककार रामकाजी कोनेजीको यो मुक्तक मुक्तक सागरबाट म मुक्तक लिइरहेको छु श्रोता कार्यक्रमको प्रारम्भमा अर्को मुक्तक मसँग छ मुक्तकार दिव्य गिरिजीको थली ललितपुर उहाँको घर हो हामी सँगसँगै कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली सुन्छौ मुक्तकार दिव्य गिरिजीको मुक्तक मुक्तक सँगसँगै एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता गमलाको फुलले कसैसँग सोधेर फुल्दैन गमलाको फुलले कसैसँग सोधेर फुल्दैन फुलमाथि भमरा कसैसँग सोधेर डुल्दैन आफू खुसी रमाउन सबैको अधिकार छ पिरतीमा मन कसैसँग सोधेर फुल्दैन दुनियालाई गीतकार दिव्य गिरिजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो हामीले कार्यक्रमको प्रारम्भमा मुक्तक सागर साहित्यिक त्रैमासिक मुक्तक पत्रिकाबाट मुक्तक सुन्यौँ आजको कार्यक्रममा मैले मुक्तक मालालाई प्राप्त केही मुक्तक सङ्ग्रहहरू जुन केही समय अघि प्राप्त भएका थिए र कुनै हालसालै प्राप्त भएका छन् सोही सङ्ग्रहभित्रबाट केही मुक्त खरबहरू आलो पालो जोडिरहेको छु यसै क्रममा म मुक्तक अब पनि जोड्न चाहन्छु नव प्रज्ञापन प्रतिनिधि मुक्तक विशेषाङ्क भित्रबाट केही मुक्त करपहरू श्रोता असरल जिन्दगी छ बटुलेर लानु कहिले असरल जिन्दगी छ बटुलेर लानु कहिले पुग्नुपर्ने शिखरमा छ त्यहाँसम्म जानु कहिले हजार हन्डर खाई मान्छे बल्ल पाएको हुन्छ भन्छन् एउटै चोटमा थला परे अरू ठक्कर खानु कहिले वाह मुक्तक मुक्तकार हरिकृष्ण काफ्लेजीको चन्द्रपुर रौतहट उहाँको घर हो मुक्तकार हरिकृष्ण काफ्लेजी बडो गजबको मुक्तक लेख्नुहुन्छ उहाँको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मुक्तकार हुनुहुन्छ सुनिल अधिकारीजी हजार प्रणयका अनुनय निवेदन तोडेर आएँ हजार प्रणयका अनुनय निवेदन तोडेर आएँ बाटो छेक्नेको भिडबाट मनलाई मोडेर आएँ रूप र यौवनको विज्ञापन भू नकर मेरो सामु भूतको लोप देखाउँछु म सागर छोडेर आएँ वाह वाह यो मुक्तक सुनिल अधिकारीजीको काठमाडौँ उहाँको घर हो मुक्तकमालाको प्रारम्भिक बसाइदेखि नै उहाँले हामीलाई निकै मिठो माया बाँड्दै गर्नुहुन्छ यो मुक्तक पनि मैले प्रज्ञापनबाट नै लिएँ अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ सत्यनारायण दहीजीको म मौन छु तर म भित्रको विद्रोहलाई मारेको छैन म मौन छु तर म भित्रको विद्रोहलाई मारेको छैन अलि ओझेल भएको हुँ पाइलापछि सारेको छैन अहिले नै विजयोत्सव मनाउनु तिम्रो भूल हुनेछ महाशय म लखराएको मात्र हुँ अझै हारेको छैन यो गजबको मुक्तक मुक्तकार सत्यनारायण दैजीको धनगढी कैलाली उहाँको घर हो अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ मुक्तकार हुनुहुन्छ लीलाराज दाहालसी आस्था र विश्वास तिनको खण्डित देखिन्छ आस्था र विश्वास तिनको खण्डित देखिन्छ साधु र सन्तनी अक्षर दण्डित देखिन्छ खै कसरी पो अब यो दुनियाँ इमानले चल्ला मूर्ख र लठैत पो अचेल खाँटी पण्डित देखिन्छ लीलाराज दाहालजी मुक्तकार कर्मैया सरलाही उहाँको घर हो निकै कसबको मुक्तक उहाँको अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ रुद्र कणेलजी निको हुन्छ बिरामीले खत बिर्सन्छ निको हुन्छ बिरामीले खत बिर्सन्छ मिल्ने साथी बोल्ने छाड्छ आदत बिर्सन्छ पैसाले नै सबै चिज पाउने ठान्छ मान्छे साथीभाइ आफन्त र विगत बिर्सन्छ निकै मिठो मुक्तक गजबको मुक्तक मुक्तकार रुद्र कणेलजीको राप्ती चितवन उहाँको घर हो अर्को मुक्त कार्यक्रममा म लिन्छु मसँग मुक्तक छ रामचन्द्र शर्माजीको श्रोता यी मुक्त करपहरू मैले नवप्रज्ञापनबाट लिइरहेको छु नवप्रज्ञापन प्रतिनिधि मुक्तक विशेषाङ्कबाट अबको क्रममा मुक्तकार रामचन्द्र शर्माजीको मुक्तक मुक्तक सँगसँगै हामी सुन्नेछौँ अर्को एउटा साङ्गीतिक कोसेली श्रोता भनिराख्न बारम्बार जरुरी हुँदैन राख्न बारम्बार जरुरी हुँदैन गलामा सिक्री हार जरुरी हुँदैन गाजल बिर्सँदैमा नलजाउन प्रिया फुलहरूलाई श्रृङ्गार जरुरी हुँदैन बिर्सिएर सिङ्गारमा गाजल लगाइन बिर्सिएर सिङ्गारमा छैन छो तेरिका तारमा तेरिका तारमा गाजल लगाइन छो गाजल लगाइन छो बिर्सिएर सिङ्गारमा गाजल लगाइन छो 咋的咋咋咋？ तन रूप चर्चा चल्छ गाउँ बस्ती जता ततै हल्ला चल्यो बजारमा हल्ला चल्यो बजारमा काजल लगाइन छौ काजल लगाइन छौ बिर्सिएर सिङ्गारमा काजल लगाइन छौ फुल त फुल नै हुन्न फुल नै हुन्ना राम्रो फुल त फुल नै हुन्न फुल नै हुन्ना सा सा सा सा सा सा राम्रो फुल त फुल्दै हुन्न आँखा लाग्छ दुनियाँको कालो टिका निधारमा कालो टिका निधारमा गाजन लगाइन छेउ गाजन लगाइन छु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 कार्यक्रमको प्रारम्भमा हामीले मुक्तक सागर साहित्यिक त्रैमासिक मुक्तक पत्रिकाबाट मुक्तक सुन्यौं त्यसपछि हामीले नव प्रज्ञापन प्रतिनिधि मुक्तक विशेषाङ्कबाट मुक्तक सुन्यौं अब भने हामी मुक्तक सुन्नेछौ अक्षरको खेती मुक्तक संग्रहभित्रबाट जुन मुक्तक संग्रह मुक्तकार निर्मल रमण पराजुलीजीको हो कालो रात हट्न जसरी त्यो उज्यालो रवि चाहिन्छ कालो रात हट्न जसरी त्यो उज्यालो रवि चाहिन्छ विचारको शक्तिले संसार बदल्न यहाँ त्यस्तो कवि चाहिन्छ छन् समाजमा धेरै छन् कुरीति कुसंस्कार र कुविचारहरू बदल्नु छ यो समाज भने मान्छेमा स्वच्छ छवि चाहिन्छ हो नि यो मुक्तक मुक्तकार निर्मल रमण पराजुलीजीको खुसी काठमाडौँ उहाँको घर हो मुक्तकमालाको मालाको नियमित बसाइमा उहाँको मुक्तकको स्वादहरू हामी बाँडिरहन पाइरहेका छौँ हिजो आज कत्ता हराउनु भयो कुन्नी म अक्षरको खेती उहाँकै मुक्तक सङ्ग्रहबाट मुक्तक यो क्रममा लिइरहेको छु छोरा छोरी पाउन धेरै देवी देउता भाके मैले छोरा छोरी पाउन धेरै देवी देवता भाके मैले खुसी बाँड्न नाता गोता इष्टमित्र डाके मैले कर्म गरेँ सन्तान भन्दै खुट्टा लाग्ने बनाइदिएँ बुढेसकालमा छोडी गए वृद्ध आश्रम ताके मैले ओहो हो हो एउटा पिताको माताको पीडालाई मुक्तकमा यसरी उठाउनु भयो मुक्तकारले अर्को मुक्तक म उहाँकै लिन्छु जसले दाइचो खोज्छ बाबा मलाई त्यस्तो भर्न खोज जसले दाइचो खोज्छ बाबा मलाई त्यस्तो बर्न खोज मलाई जिउँदै आगो लाउने त्यति दुष्ट गर्न खोज शिक्षा दिए सक्षम हुन्छु आफ्नै जीवन धान्न सक्छु बिन्ती बाबा मलाई पाल्न कोही कसैको भर्न खोज निकै सुन्दर मुक्तक लेख्नुहुन्छ मुक्तकार निर्मल रमण पराजुलीजी उहाँकै मुक्तक म लिइरहेको छु मेरो छाती खेल्ने मैदान ठान्छौ भने तिम्रै खुसी अर्को मुक्तको आँकै मेरो छाती खेल्ने मैदान ठान्छौ भने तिम्रै खुसी चोखो माया माथि लात हान्छौ भने तिम्रै खुसी अत्तै गरी माया लगाई मुटुभित्रै बसेपछि यही मुटुमा बज्र हानी जान्छौ भने तिम्रै खुसी अर्को मुक्तक म पुनः जोड्छु तिम्रै लागि व्रत बसी पूजा गर्ने दिन आउँछ तिम्रै लागि व्रत बसी पूजा गर्ने दिन आउँछ हातमा तिम्रै नाम लेखी बुट्टा भर्ने दिन आउँछ हरिया पहेला चुराहरू नाडीभरि सजाएर सिउँदोभरि तिम्रो नामको सिन्दुर छर्ने दिन आउँछ मुक्तकार निर्मल रमण पराजुलीजीको मुक्तक संग्रह अक्षरको खेतीबाट यो क्रममा हामी मुक्तक सुनिरहेका छौँ श्रोता अब भने उहाँकै मुक्तक मुक्तक सँगसँगै हामी अर्को एउटा गीत सुनो गीत पश्चात तपाईँहरूले नै नहीं मुक्त करपहरू म लिएर आउँछु अहिलेलाई भने मुक्तकार निर्मल रमण पराजुलीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा सांगीतिक शैली तपाईँलाई श्रोता के दोष थियो र मेरो छानी छानी जलायो के दोष थियो र मेरो छानी छानी जलायो माया गर्ने बाहनामा तानी तानी जलायो पिँढै पिँडाको आगो झोसेर मलाई तिमी हाँसेर मजा मानी मानी चलायो माथि दोष अनि माथि खोट लायो माथि दोष अनि खोट माथि खोट लायो जुन मुटुमा तिमी थियो त्यही मुटुमा चोट लायो त्यही मुटुमा चोट लायो दोष माथि दोष अनि हातले खोला तर्छु भन्दा हात समय तार्ने मान्छे एक्लै खोला तर्छु भन्दा हात समय तार्ने मान्छे मेरो दिलमा चोट लाग्दा अहिले आँसु झर्ने मान्छे किनारामै छोड्नु रहेछ बिर्थे खोला तार्यो किन तिम्रो दिलमा छिर्ने बाटो काँडे तारले बार्यो किन काँडे तारले बार्यो किन दोषमाथि दोष अनि दुःख बाँडी चुडी सँग सँग जिउला भन्थ्यो सुख दुख बढी चुडी सँग सँग जिउला भन्थ्यो जिन्दगीका हरेक मोडमा सधैँ साथ दिउला भन्थ्यो किन फेरि बाचा तोरी अर्कैसँग नाता जोड्यो हिँड्दा हिँड्दै बिच बाटोमै तिमले मेरो साथ छोड्यो तिमले मेरो साथ छोड्यो दोष माथि दोष अनि खोटुमाथि खोट लायो जुनुटुमाथि मुक्तकार निर्मल रमण पराजुलीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो कार्यक्रमको प्रारम्भमा हामीले श्रोता मुक्तकमालालाई प्राप्त केही अघि र केही हालसालै विभिन्न मुक्तक सङ्ग्रहभित्रबाट केही मुक्त गरपहरू सुन्यौं पाकी मुक्तक म विभिन्न संग्रहबाट आग्ने कार्यक्रमहरूमा जोड्दै जोड्दै जानेछु अब पनि बेला भएको छ तपाईँहरूले नै पठाउनु भएको मुक्तक कार्यक्रममा लिने श्रोता भएछ निकै परिवर्तन चुनाव जितेपछि भएछ निकै परिवर्तन चुनाव जितेपछि गर्दैछ गलत काम झन्झन चुनाव जितेपछि खुट्टा समाउला चाहिँ गरी भोट मागेको थियो उसले नै अहिले समायो गर्दन चुनाव जितेपछि ओहो हो हो यो मुक्तक मुक्तकार प्रदीप डिसिजीको घोराई ताङ घर हो हाल भारतमा हुनुहुन्छ प्रदीप डिसिजीका मुक्त गरपहरूसँगै श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रमेश संयोग श्रेष्ठजीको जस्तो मलाई तितो करेला हुनु छैन जस्तो मलाई तितो करेला हुनु छैन बेरोजगारी झैँ भट्टीमा भेला हुनु छैन सङ्घर्ष गर्नु छ आफ्नै खुट्टामा उभिएर कुरौटे छ यो समाजमा हेला हुनु छैन यसरी मुक्तक मालाको बसाईमा मुक्तकार रमेश संयोग श्रेष्ठजी आउनुभयो मोरङ उर्लाबारी उहाँको घर हो हाल उहाँ रियाद साउदीमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता खुमन मगर्जीको जति रुनु थियो आँसु लुकाएर रोएको हुँ जति रुनु थियो आँसु लुकाएर रोएको हुँ मनको वेदना आफैसँग फुकाएर रोएको हुँ हर बार कोसिस गरे सच्चाइ भन्न सकिन र त आफ्नो शिर आफै झुकाएर रोएको हुँ कुमन मगर्सी मुक्तकार दाङ उहाँको घर हो अर्को मुक्तक मसँग श्रोता मुक्तकार हुनुहुन्छ अरुणा श्रेष्ठ अनुजी कसैको हातमा पुगेर मात्रै जित्ने तास जस्तो कसैको हातमा पुगेर मात्रै जित्ने तास जस्तो गराउँदो रहेछ समयले बेबारिसे लास जस्तो नाबालकै टुहुरिएको उनलाई बचाउन सक्छौ मात्रै सबैको भागबाट दिए एक घाँस जस्तो अरुणा श्रेष्ठ अनुजी झापा उहाँको घर हो भर्खरै मात्रै उहाँको मुक्तक संग्रह पाठक समक्ष आएको छ उक्त संग्रहको विषयमा रहेर पक्कै मुक्तक मालामा उहाँसँग म भलाकुसारी गर्ने नै छु अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ किरण महत्सीको गर्नै पर्छ भनेर कर्मा बिहे गराइयो गर्नै पर्छ भनेर कर्मा बिहे गराइयो चिन्दै नचिनेको भरमा बिहे गराइयो शोक सान सम्पत्ति विशाल भए पनि मन सानो हुनेको घरमा बिहे गराइयो ए टोडाका मुक्तकार किरण महजी हाल उहाँ जापानमा हुनुहुन्छ मुक्तक मालाको पछिल्लो अङ्कहरूमा निकै मिठो माया बाँडेर हामीहरूलाई सम्झिँदै गर्नुहुन्छ मिठा मुक्त करपहरूसँगै अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ रेशमा बुने थोरै उत्सुकता छ ममा थोरै भएछ थोरै उत्सुकता छ ममा थोरै भय छ हुन त प्रेम बिनै जिन्दगी सुखमय छ तिलमै बास माग्यौ दिउँ कि नदिउँ भो न भान्सा मेरो तिलमा न शौचालय छ ओहो रेशमा बुने मुक्तकार सिन्धुली उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक शुक्रराज लिम्बूको रहेको छ उहाँको घर मोरङ हो मुक्तकार शुक्रराज लिम्बूको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता मनभरि एउटै कुराको डर लागिरहन्छ मनभर एउटै कुराको डर लागिरहन्छ तिमी हुन्छौ अरू केही अक्सर लागिरहन्छ तिमीले छोडी गयौ भने साँच्चीकै मलाई घर चिहान चिहान चाहिँ घर लागिरहन्छ तिमी बिना पनि बाँच्दिन म पल पनि मलाई चोट नदेऊ प्रिया तिमीले गनी ग त्यसै त मरेको जिउँदो लाजै भएको छु तिमीलाई माया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 प्रति बस्नेतलाई सुटुक्क सम्सँदै मदन भण्डारी आजलाई पनि बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री तिमी जस्ती राम्री त कोही छैन